बाँच्न किन कहाँ छु तिमी कति भुलाउँछौ

你问过。 The teharku एकचोटि नै हो पछिको कसलाई थाहा छ र सिसिने सधैँ होइन यहाँ पसन्द पनि आउँछ तिमीलाई सिँगार्न आऊ मेरो हातमा तिमी हात राख भुल त सबैबाट भएकै छ नि तर तिमी नआ